कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा समर्पित श्रष्टा साधकमा शालीन अभिवादन सहित आजको अजर अमर गीतहरूको एक सय एकतीसौं कार्यक्रममा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आजको अंक विशेष रूपमा गीतकार संगीतकार एवं संगीत संयोजक दिव्य खालिङमा सादर समर्पित छ क्राइस्ट उन्नाइस सय बाहन्नको मार्चको आठ तारीकका दिन दार्जीलिङको पाखोमा स्यामसन खालिङका पुत्रका रूपमा जन्मेका दिव्य खालिङ नेपाली संगीत आकाशमा नारायण गोपालको जीवनमा त्यो समयमा आए जति बेला नारायण गोपालको रेडियो नेपालसँग दूरी बढ़दै थियो आफ्ना मृत्युसँग सम्बन्ध शिथिल भएको थियो र आफ्ना साथी अम्बर गुरूङसँग शीतयुद्ध चलिरहेको थियो संकटका बेला नारायण गोपालको जीवनमा आएको एउटा युगान्तकारी परिवर्तन थियो दिव्य खालिङको शब्द र संगीत अनि दिव्य खालिङको विशिष्ट शैलीको संगीत संयोजन नारायण गोपालले धेरै गीतहरू दिव्य खालिङको संगीत संयोजनमा गाए आफ्नै संगीतमा रहेको मलाई नसोध कहाँ दुख्छ घाउमा पनि दिव्य खालिङको संगीत संयोजनले अपार सफलता मिलेको थियो आजको यो अजर अमर गीतहरूको सम्पूर्ण कार्यक्रम यही हप्ता दिवंगत हुनुभएका संगीतकार गीतकार गायक एवं संगीत संयोजक दिव्य खालिङमा समर्पित छ दिव्य खालिङको जीवन विभिन्न खण्डमा हेर्न सकिन्छ दिव्य खालिङलाई नेपाली संगीत आकाशमा एक कुशल संगीतकार र गीतकारका रूपमा मात्र होइन अम्बर गुरूङपछि एक सशक्त संगीतको नोटेसन जान्ने वा दुवै भाषाको संगीतको नोटेशन जान्ने विज्ञ संगीत संयोजकका रूपमा पनि लिइन्थ्यो र अत्यन्त राष्ट्रवादी वा शब्दश भन्नुपर्दा नेपालवादी मानिन्थे दिव्य खालिङ उनी नेपाली गीतमा भारतीय कलाकारले गाएको मन पराउँदथे त्यसो भए उनी सम्पूर्ण गीत मात्र होइन शब्द नै उताबाट लेखाएर ल्याए के होला त भन्ने आक्रोश पनि पोख्थे त्यस्ता श्रेष्ठा दिव्य खालिङ जीवनको अन्तिम समय चार वर्ष अत्यन्त संघर्षशील रूपमा बिताए एउटा दुर्घटनापछि ओछ्यान परेपछि दिव्य खालिङको दार्जीलिङबाट सांगीतिक जीवन शुरू हुँदा उनका साथ थिए उनका गायक साथी पेमा लामा वाङ्गेल लामा दलसिंह अकेला जस्ता श्रष्टाहरू उनका साथ थिए र त्यहाँबाट उनले सांगीतिक जीवन शुरू गर्दा उनका साथमा दावा ग्याल्मो र नयाँ पुस्ताकी गायिका कुन्ती मोङतान उनको संगीतमा आएका थिए र दिव्य खालिङले धेरै पछि आफ्ना समकालीनहरूमध्ये दीप श्रेष्ठसँग पनि सहकार्य गर्ने मौका पाए तर आफ्ना पुराना मित्र पेमा लामा र आफ्ना नयाँ गायक मित्र प्रकाश श्रेष्ठको युगल स्वरमा दिव्य घालिङको शब्द र संगीतको यो गीतबाट आजको यो अङ्क शुभारम्भ गर्दछौ मान मैले भनी मेरो मुटु ठनेर माया गरिदिए स्वीकार गराय त्यागिदेऊ मेरो प्रस्तावना तिमीलाई अङ्गाल हातहरू मैले बढाइदिए तिमी मानयान मान तिमी मानयान मान मैले भनिदिए त्यति धेरै माया किन भयो म जान्दिन यो माया केवल दुई दिनको म ठान्दै ठान्दिन तिम्रो कुनै बहाना म मान्दै मान्दिन बढ्दो कदम अगाडि पछाडि सार्दिन तिमी मा बनिरहोस् तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस् यो माया जीवनको खुसी सधैँ बने तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस् नठान मेरो गल्ती बरु फैसला नै देऊ मेरो मायाको सही मोल तिमी आज देव तिमी मानया या नमान मैले भने दिए मेरो मुटु ठनेर माया गरिदिए स्वीकार गराया त्यागे मेरो प्रस्तावलाई तिमीलाई अँगाल हातहरू मैले बढाइदिए तिमी मान गायक पेमा लामा र प्रकाश श्रेष्ठको युगल स्वरमा दिव्य खालिङको शब्द र संगीतमा यो शुभारम्भको गीत नेपाली रंगमंचमा मनबहादुर मुखियाद्वारा निर्देशित नाटक अनि देउराली रुन्छको क्रान्तिकारी युग शुरू भएको बेला प्रताप शोभाको निर्देशनमा रातको प्रथम पहर नाटक लिएर धेरै कलाकारहरू काठमाण्डु आए र त्यस नाटक अपार सफलतापूर्वक मञ्चन भयो काठमाण्डुमा तर त्यस नाटकको सशक्त पक्ष थियो पृष्ठ संगीत त्यसका संगीतका परिकल्पनाकार थिए दिव्य खालिङ दिव्य खालिङलाई मान्छेले वा नेपाली जनजनले त्यही बेलादेखि नै चिन्न थाले र दिव्य खालिङ त्यो नाटक देखाउन आउँदा काठमाण्डुको पुतली सड़कको बी सुपर लजमा बसेका थिए र त्यही बी सुपर लजमा नारायण गोपाल उनलाई भेट्न आएका थिए र त्यही बेला नारायण गोपालले उनका नयाँ पुराना सबै गीत सुनेका थिए दिव्य खालिङको एउटा महान सपना थियो दार्जीलिङबाट उनी आउँदा आफ्ना साथीहरूलाई भनेर आएका थिए म मेरो गीत नारायण गोपाललाई गाउन लगाउँछु एउटा महान सपना बोकेर आएका दिव्य खालिङको पहिलो सपना नारायण गोपालले पूरा गरिदिए यही गीत मार्फत Thank you. ध्रुवाई आज सारा खुसी मदेना तयार छु तिम्रा पीरहरू ती केही मेटिएला जुनी भरको लागि मदेना तिमीलाई रुवाई आज सारा खुसी म दिन तयार छु सारा खुसी मदिना तयार छु तिमी बाँचिदेऊ तिमी नै भएर अरू धेर मलाई केही चाहिँदैन सधैँ नै महाते तिमीलाई रुवाई आज सारा खुसी तयार छु तिम्रा सम्झनाको रात कार्यक्रममा नारायण गोपालले रेडियो नेपालले आयोजना गरेको कार्यक्रममा मञ्चमा गीत नगाएपछि दर्शकबाट हुटिङ भयो दर्शकबाट हुटिङ भएपछि नारायण गोपालले भने को मलाई आउट भन्ने खेल्ने भयो एक्लै एक्लै यहाँ आइज भनेपछि त्यस समयदेखि नारायण गोपाल र रेडियो नेपालको बीचमा एउटा दूरी बढ़्यो जति बेला रेडियो नेपालसँग नारायण गोपालको दूरी बढ़दै थियो त्यति नै बेला दार्जीलिङबाट दिव्य खालिङ आफ्ना सुकोमल शब्दहरू सुमधुर संगीतहरू लिएर नेपाल प्रवेश गरे उनको गीत संगीतको तजन्नी आकर्षणले नारायण गोपाललाई यसरी खिच्यो नारायण गोपाल फेरि नेपाली संगीत आकाशमा लाली गुराँस चाहिँ टकमक्क फले विपना नभई बाँचिदिने मायाको आधारमा सम्झौता नै हुन्छ तिमीलाई भुल्दा म एक्लो भएछु यी सबै कालजय गीतहरू यही समय बने जति बेला दिव्य खालिङको औंलाका स्पर्शहरूमा नयाँ धुनहरू यसरी जगमगाए मानौ ती सबै गीतहरूले नारायण गोपालको स्वर पर्खिरहेको थियो तर दिव्य खालिङलाई रेडी नेपालमा प्रवेश गराउने पहिलो गीत दावा ग्याल्मोको पहाड़ जस्तो बनिदियो तिमी आकाशवाणी खरसाङमा रेकर्ड भएको भए पनि नेपालको रेडियो नेपालभित्र दिव्य खालिङलाई आफ्नै शब्द र संगीतमा चर्चित गायिका मीरा राणाको यो गीतले प्रविष्टि दियो स्वरमा शास्त्रीय छनक भएकी गायिका मीरा राणाले यति सम्मानपूर्वक दिव्य खालिङको शब्द र संगीतलाई गाइन् त्यसपछि दिव्य खालिङको विशिष्ट परिचय बन्यो केही वर्ष अगाडि रूसी सांस्कृतिक केन्द्र काठमाण्डुमा दिव्य खालिङको स्मृतिमा दिव्य संगीतहरू प्रस्तुत हुँदा पनि मीर राणाले यो गीतलाई यति नै स्नेहपूर्वक आँखाभरि आँसु राखेर गाएकी थिइन् दिव्य दाईलाई सम्झेर मेरा राणा दिव्य दाईलाई अत्यन्त माया गर्थिन् दिव्य खालिङलाई धेरै माया गर्नेहरू दिव्य दाई भन्थे ती चाहे अरूण थापा रोबिन शर्मा उदय सोताङ ओम गुरूङ लोचन भट्टराई लासिमित्र राई विमला राई वा संगीता प्रधान यी सबै दिव्य खालिङको संगीतमा झुम्थे दिव्य खालिङ कुनै पनि गीतको शब्द मन नपरेसम्म संगीत गर्दैनथे उनलाई संगीत वा उनलाई चित्त बुझाउन धेरै गाह्रो थियो चेतन कार्कीको गीतलाई संगीत गर्न उनले वर्षौं लगाए र वर्षौं लगाएर गरेको त्यो गीतलाई रेकर्ड गर्न झन समय लगाए दिव्य खालिङ नेपाली संगीत आकाशमा संगीतको नोटेशन दुवै भाषाको नोटेशन जान्ने अम्बर गुरूङ पछिका अर्का विशिष्ट संगीतकार थिए उनले नारायण गोपालका भक्तराज आचार्यका धेरै गीतहरूमा संगीत संयोजन पनि गरेका थिए आजको हाम्रो यस कार्यक्रम प्रसारण भइरहँदा हामीलाई अमेरिका डेनबरबाट धना पौडेलले बिर्सिएर मैले फेरि मायाहरूलाई सम्झिदिए बेजोड शब्द संगीत स्वर भनेर मेन्सन गर्नुभएको छ भने के के कोइरालाले पुत्री सड़कको त्यो लज कहाँ मेरो भाग्य तिमीलाई पाउने तर बाँचुन्जेल म घात गर्ने छैन यु टर्निङ स्वर र संगीतको भनेर मेन्सन गर्नुभएको छ त्यसै गरी गोकुलले अब आगामी समय दिव्य खालिङमा समर्पित छ भनेर उल्लेख गर्नुभएको छ पाल्पाबाट राजेश्वर उदयले लामो प्रतिक्रिया लेख्नु भएको छ दिव्य खालिङका बारेमा त्यसै गरी अमेरिकाबाट विमल डाङ्गीले लेख्नु भएको छ गोपाल योजनपछि मलाई सबैभन्दा मनपर्ने बहुमुखी प्रतिभाशाली संगीतकार दिव्य खालिङ प्रवासी केशव लेख्नुहुन्छ धेरै समयपछि प्रत्यक्ष सुन्दैछु यो सौभाग्य दिव्य खालिङका गीतहरू सुन्न पाइयो दिनेश रावत लेख्नुभएको छ जता हिँड्यो उतै तान्ने बैमानी यो माया गीतका दिव्य संगीतकार दिव्य खालिङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण राजेश्वर उदय लेख्नुहुन्छ आज अजर अमर गीतहरूको कार्यक्रमले नयाँ उचाइ लिनेछ यो कार्यक्रम दुई श्रृंखलामा प्रस्तुत गर्दा कस्तो होला आज र भोलि प्रकाश दाजु किनभने नेपाली सांगीतिक फाँटको देदीप्यमान नक्षत्र कहिले ननिप्ने अद्वितीय संगीत साधक एवं गोपाल योन्जनका एकलव्य शिष्य एवं स्वर सम्राट नारायण गोपाललाई नयाँ सांगीतिक जीवन दिने श्रदेय दिव्य घालिङमा समर्पित हुनेछ उहाँले नेपाली आधुनिक संगीतलाई अपार सांगीतिक निधिले सजाउनुभयो दिव्य खालिङको रचना र संगीतमा स्वर सम्राट नारायण गोपालको कालजय गीत मायाको आधारमा सम्झौता नै हुन्छ लिनुपर्ने जे छ दिनुपर्ने जे छ पुनर्जीवन पाए भन्थ्यो हो वा होइन थाहा भएन कुन गीत सम्झौं कति छन् कति जति सुने पनि मन नथाक्ने सदाबहार संगीत सुनिरहौं जस्ता अनगिन्ती गीतहरूमध्ये मलाई असाध्यै मनपर्ने गीत तिमीलाई भूल्दा म एक्लो परेछु म त लाली गुनास भएछु आदि आदि सुन्न सकिन्छ कस्तो अद्वितीय दक्षता दिव्य खालिङको आत्माको चिर शान्तिको कामना गर्दछु आज राति नौ पन्ध्र बजे पाल्पा बसेर सुन्दैछु उज्यालो नाइन्टी नेटवर्क सुभाष ढुङ्गेल लेख्नुहुन्छ हरेक सम्झौता मायाको आधारमा भइदिए कति सुन्दर हुन्थ्यो होला यो संसार संगीत क्षेत्रमा दिव्य दृष्टि भएका दाई दिव्य खालिङमा हार्दिक श्रद्धाञ्जली दीपक श्रेष्ठ लेख्नुहुन्छ आजको अजर अमर दिव्य खालिङ विशेषमा धेरै धेरै सम्झना साथ श्रद्धा पनि तिमी जुन रहरले ममा फुल्न आयो सुन्न पाए आभारी हुनेछु दिव्य खालिङ नारायण गोपाल किरण, किरण प्रधान दीप श्रेष्ठ वा पेमा लामा मात्र होइन युवा पुस्तामा पनि विशेष चर्चित थिए उनले नयाँ पुस्ताका गायकलाई धेरै समेट्ने कोशिश गरे उनले ज्ञानु राणा वीरेन्द्र राई ओम गुरूङ विमला राई वा लासिमित राई जस्ता धेरै नयाँ प्रतिभाहरूलाई पनि समेट्ने कोशिश गरे दिव्य खालिन किरण भवनमा डेरा गरी बस्दा अरूण थापा उनका शिष्य जस्तै थिए अरूण थापाले पनि उनका संगीतमा धेरै गीत गाए अब यहाँ प्रस्तुत छ अर्का होनहार गायक ओम गुरूङको स्वर दिव्य खालिङको शब्द र संगीतमा गई पहाड़ी राज्य दार्जीलिङमा जन्मेका दिव्य खालिङको बाल्यकाल रोमाञ्चक थियो सानैमा पोलियोग्रस्त भएर खुट्टाले टेक्न नसक्ने भएपछि उनका अभिभावकले साह्रै चञ्चल दिव्य खालिङलाई जहिले पनि खुट्टाको कारणले लड़िरहने पछाडिरहने भएको हुनाले जन्मदिनमा हार्मोनियम किनेर उपहार दिए उनका पिता स्यामसन खालिङ दिव्य खालिङप्रति सद्भाव त राख्थे नै तर उनी संगीत गरेर एकाग्र होस् भन्ने उनको चाहना पनि थियो दिव्य खालिङ नेपाली संगीत आकाशमा पछि यस्ता वाद्यवादक भए उनले बजाउने हार्मोनियमलाई प्रायले हार्मोनियम बजाउने भन्दैनथे हार्मोनियम फिट्ने भन्थे उनका काका पनि त्यही सम्झना लेख्छन् एक पुस्तकमा दिव्य खालिङले प्रतिभाको खोजी नामक कार्यक्रममा महेन्द्र पुलिस क्लबको मञ्चमा हार्मोनियम बजाएर देब्रे हात आकाशतिर छोड्दा तालीको पर्रा छुटेको थियो र फेरि ताली बज्दा बज्दै उनले आफ्नो हातलाई फेरि हार्मोनियमको पर्दामा फर्काउँदा वातावरण साम्य भएको थियो त्यस्तो शक्तिशाली प्रस्तुतिकरण हुन्थ्यो उनको रंगमंचमा नेपाली रंगमंचमा अत्यन्त प्रसिद्ध नाटक रातको प्रथम पहरपछि उनले आघात नामक नाटकका निम्ति स्वर सम्राट नारायण गोपाललाई गीत रेकर्ड गराए तर त्यो गीतको रेकर्ड कसैसित पनि अहिले सुरक्षित नभएको थाहा पाइयो आजसम्म जति म हिँडे म भन्छु मेरै प्रयास हो यही शब्दको त्यो गीत हराइ गयो यही नाटकको निम्ति गीत रेकर्डिङ गर्न उनले गाएका अरूणा लामालाई दार्जीलिङदेखि काठमाडौँसम्म बोलाएर इज्जतसँग गीत रेकर्ड गराए त्यो गीतको रेकर्ड पनि अब पाइएन दिव्य खालिङ राम्रो संगीत गर्ने मात्र होइन राम्रो गीत लेख्ने मात्र होइन राम्रो कार्यक्रमको आयोजना गर्ने एक संयोजक पनि थिए उनले दार्जीलिङका धेरै युवा पुस्ताका कलाकारहरूलाई पेमा लामा शंकर गुरूङ नन्दा मुखिया रिमला मोक्तान कुन्ती सुन्दास डेजी बराइली कर्मयोजन अरूण लामालाई बोलाएर स्मृतिका कोसेली हाम्रा गीतहरू नामक कार्यक्रम आयोजना गरे दुई हजार सडतिस सालको पुसमा यही कार्यक्रमपछि नै कुन्ती मोक्तानको काठमाडौँ प्रवेश भएको थियो यसबाहेक दिव्य खालिङले पहिलो पटक नारायण गोपालको एकल साँझको परिकल्पना गरे र सिलगुड़ीमा नारायण गोपालको पहिलो एकल साँझ blue notes with Narayan Gopal भन्ने कार्यक्रम सम्पन्न भयो नारायण गोपालले यसरी एकल साँझको कार्यक्रम प्रस्तुत गरेको पहिलो पटक दिव्य खालिङको संयोजन नै थियो तर तीनै दिव्य खालिङलाई पछि उनी रोग व्याधिले पलङमा लड्दा वा उनी रोगले ग्रस्त भएर घरमा सुतिरहँदा हेर्न आउने र भेट्न आउनेको संख्या विस्तारै कम भएको पाइन्छ दिवे घालिङ बितेको कैयौं वर्षपछि पनि कुनै छापा अखबारमा उनको चर्चा हुन छोडेको पाइयो र यही चिन्ताले वा यही पिरोलोले गएको वर्ष एउटा दैनिक पत्रिकामा मैले दिव्य खालिङबारे एक लेख लेखेपछि धेरै प्रतिक्रियाहरू आए वा दिव्य खालिङका यस्ता पनि गीतहरू थिए भन्ने प्रश्न पनि आयो दिव्य खालिङ नयाँ पुस्तामा व्यापक लोकप्रिय संगीतकार गीतकार थिए उनले प्रकाश जङ शब्दमा गरेको संगीतमा विमला राईको स्वर अनुपम सुनिन्छ हातको पुलिन्दा र एउटा हार्मोनियम लिएर छातीमा नेपाल बोकेर काठमाडौँ छिरेका दिव्यले धेरैलाई स्थापित गरे नेपाली संगीत आकाशमा उज्यालोको ट्विटरमा हामीलाई यी शब्दहरूले मेन्सन गर्नुभएको छ के के कोइरालाले त्यसै गरिकन अनिल अधिकारीले मेन्सन गर्नुभएको छ पुराना कलाकारहरूको त्यति ज्ञान नभएर होला दिव्य खालिङको नाउँ पहिलोचोटि सुन्दैछु भनेर अनिल अधिकारी लेखेका छन् अरूण थापा भन्ने नाम धेरै सुनेको छु तर अरूण थापालाई कालजयी गायक अरूण थापा बनाउने दिव्य खालिङको बारेमा आज जान्न पाइयो भनेर जी किम सुङले मेन्सन गर्नुभएको छ त्यसै गरिकन हाम्रो फेसबुकमा हामीलाई साउलिन श्रेष्ठ लेख्नुहुन्छ नेपाली संगीतका दिव्य संगीतकार एरेन्जर दिव्य पुरूष दिव्य घालिङज्यूप्रति श्रद्धा सुमन अर्पण गर्दै सुन्दैछु अझ रमय गीतहरू भनेर त्यसै गरी गान्तोक सिक्किमबाट चिरञ्जीवी नेपालले दिव्य खालिङलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै यो कार्यक्रम सुन्दैछु भनेर टिप्पणी गर्नुभएको छ दिव्य खालिङ भन्ने बित्तिकै नेपाली संगीतमा दुई शिष्ट कुराहरूको सम्झना हुन्छ एउटा उनको व्यक्तित्व दिव्य खालिङ शारीरिक रूपले आफू अशक्त भए पनि उनी कसैले बोलाएको कार्यक्रममा जाँदा राम्रो लुगामा जानुपर्छ र जसले कार्यक्रममा बोलायो उसको इज्जत हुन्छ र सुकिलो लुगामा जानुपर्छ भन्ने उनी धारणा राख्थे र जसले पनि कार्यक्रममा बोलाएमा उनी समयमा पुग्थे समयमा पुगेर उनी बोलाउने मान्छेको इज्जत हुन्छ भन्थे यी दुई धारणासँग अत्यन्त निकट रहेका दिव्य खालिङ आफूलाई जीवनभर अम्बर गुरूङका शिष्य मान्थे र अम्बर गुरूङले नै दिव्य खालिङमाथि लेखिएको ग्रन्थ दिव्य संगीतकार दिव्य खालिङ होटल हिमालयमा विमोचन गरेका थिए यो नै दिव्य खालिङमाथि प्रकाशित भएको अहिलेसम्मको आधिकारिक पुस्तक मानिन्छ यसमा दिव्य खालिङका सम्पूर्ण गीतहरू उनको जीवनी र उनका बारेमा उनका सहकर्मीहरूको अनुभवहरू लेखिएका छन् दिव्य संगीतकार दिव्य खालिङ जसमा क्षेत्र प्रताप अधिकारीदेखि लिएर दिव्य खालिङका शिष्यहरू सबैको रचनाहरू संग्रहित छन् दिव्य खालिङले नयाँ गीतकारहरूलाई पनि ठूलो लन्चिङ प्याड दिएका छन् जसमध्ये सम्झना गर्न सकिने गीतकारमा दिनेश अधिकारी शुभ मुकारुङ त्यसै गरी अमृतलाल श्रेष्ठ अमृतलाल श्रेष्ठको एउटा गीतलाई दिव्य खालिङले कालजयी बनाइदिए र गाए दिव्य खालिङका समकालीन जसलाई दिव्य खालिङलाई काजी काजी भनेर सम्बोधन गर्थे किरण प्रधानले गाए प्रस्तुत छ यही गीत पत्थरको मुटु बोकेर मान्छे तिमी नबनी निर्जीव मूर्ति भैदे उबरू, सदाले पूजा गर्छु म पत्थरको मुदू, बोकेर मान्छे तिमी नबनी दिव्य खालिङ संगीत गर्न मात्र होइन गीत लेख्न मात्र होइन गाउन पनि कुशल गायक थिए प्रसिद्ध संचारकर्मी मुकुन्द खड्गाले आफ्नो फेसबुकमा लेखेका छन् गोपाल इन्जनको सम्मान गर्दै म भन्छु दिव्य खालिङको संगीतमा जति नारायण गोपाल कसैको संगीतमा ऊर्जाशील भएको मैले पाएको छैन मुकुन्द खड्गा नै भन्छन् दिव्य खालिङले आफै गीत गाएको भए नेपाली संगीत कस्तो हुन्थ्यो होला यो प्रश्न प्रसन्न रह्यो नेपाली समाजका निम्ति दिव्य खालिङका अजर अमर गीतहरूका बारेमा कवि मुरारी सिगदेल लेख्नुहुन्छ दिव्य दाजुको दिव्य संगीतमा सजिएर नारायण गोपालको कालजय गीत यात्राको मध्य लाली गुराँस भएछुले नेपाली संगीतलाई लाली गुराँसमय बनाएको छ ती अजर अमर गीतहरूप्रति र ती अमर स्रष्टाप्रति हार्दिक श्रद्धाञ्जली दिव्य खालिङका बारेमा विशेष गरेर उनका मित्रहरूले मन पराउने पहिलो पक्ष हो दिव्य खालिङको समयप्रतिको प्रतिबद्धता र दिव्य कामप्रतिको व्यावसायिकता उनी अत्यन्त प्रोफेसनलिजम मन पराउने संगीतकार थिए उनले नेपाली चलचित्र दिदीको निम्ति बम्बईमा गएर गीत रेकर्डिङ गर्दा कुनै गीतमा पनि भारतीय गायक गायिका चलाएनन् उनी नेपाली गीत नेपालीले नै गाउनुपर्छ भन्थे उनी यदि नेपाली गीत हिन्दी कलाकारले गाउने हो भने फिल्म किन हिन्दी कलाकारलाई नखेलाउने शाहरूख खान आमिर खानलाई ल्याएर खेला भइहाल्यो नि भन्थे दिवे खालिङ यस्ता कुरामा अत्यन्त सक्त विरोधी थिए देवे जीवनमा ठूला ठूला चुनौतीहरू आए उनी जति बेला नेपाली संगीतमा आए त्यति बेला उनीभन्दा प्रतिभाशाली उनका गुरू अम्बर गुरूङ गोपाल युञ्जन नातिकाजी शिवशंकर जस्ता संगीतकारहरू थिए तर उनकै समयमा रत्न रेकर्डिङ संस्थानले प्रतिभाको खोजी नामक कार्यक्रम आयोजना गर्यो जुन कार्यक्रम मार्फत नयाँ पुस्ताका कलाकारहरू सुकमित गुरूङ रविन शर्मा प्रताप अधिकारी मथुरा प्रधान वा उमेश पाण्डे जस्ता गायकहरू आए यसको परिकल्पनाकारका रूपमा गणेश रसिकका साथमा दिव्य खालिङ पनि थिए र दिव्य खालिङलाई यसकारण पनि सम्झना गर्न सकिन्छ दिव्य खालिङ र नारायण गोपालका बीचमा सम्बन्ध अनौठो थियो दिव्य खालिङ नारायण गोपाल भन्दा कान्छा थिए तर सम्बन्धका रूपले दुई एक अर्कालाई सोम सोम भन्थे यही सोमको एउटा गीत छ नयाँ गीतकार दिनेश अधिकारीलाई परिचय गराइएको यो गीत नारायण गोपालको स्वरमा हाम्रा प्राविधिक मित्र सन्दीपको चयनमा ममा फुल्न आयो सबै धै चोट पायो म किनारा कहाँ हाँस्न सक्नु व्यर्थै तिमीले मेरो छायौ तिमी भित्र भित्रै नभित्री तिम्रा फुलदोली सोधे विवेकालिङको संगीतको आफ्नै पक्ष छ बाजाको संयोजनको अर्को एउटा अनुपम पार्श्व सुनिन्छ देवे खालिङले नारायण गोपालले संगीत गरेको मलाई नसोध कहाँ दुख्छ घाउ गीतको पछाडिपट्टिको जुन संगीतलाई संयोजन गरेका थिए त्यो अनुपम नै मानिन्छ आजको हाम्रो यस कार्यक्रमको यो अन्तिम चरणका गीतहरूको कुराकानी गर्दै गर्दा हामीलाई भूषाल केपले लेख्नु भएको छ कालजै नेपाली गीतहरूको अजर अमर गीतहरू आज ढिलो भए पनि लाइभ सुन्ने मौका मिल्यो केही दिनदेखि डाउनलोड गरेर सुन्दैछु भनेर लेख्नु भएको छ भने के के कुरालाई लेख्नुहुन्छ अविरल बग्दछ इन्द्रावतीको शीर्ष संगीत सायद सायद उहाँले दुईपटक सायद लेख्नुभएको छ आजसम्म बनेका सबै नेपाली धारावाहिक मध्येकै उत्कृष्ट संगीत होला कोशे ढुङ्गा दिव्य खाली त्यसै गरी धना पौडेल लेख्नुहुन्छ पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदियो कति कटु सत्य मिठास सहित फेरि यस्तो संगीत गीतको सृजना होला त यो प्रश्न प्रश्न रह्यो हाम्रा माझ आज हामीले सम्झना गर्नुपर्ने खालिङको शब्द र संगीतको अन्तिम गायक अरूण थापाको स्वरसँगै यो कार्यक्रमबाट विदा दिनुहोस् र भोलि पुनः दिव्य खालिङ विशेष लिएर उपस्थित हुनेछौ मेरो गीत सबै तिमीलाई गीत भरि पनि सम्झनाका सबै मिठा मिठा कुरा याद भारी जति छन् सबै तिमीलाई मेरो गीत सबै तिमीलाई कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज